हजुर हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म आउने रेडियो कार्यक्रम मुक्तकनालाई लिएर आज पनि हामी उपस्थित भइसक्यौँ म मदन भण्डारी रहनेछु एघार बजीसम्म तपाईँहरू समक्ष र मलाई प्रविधि समेसनमा कविता श्रेष्ठजीले साथ दिनुहुनेछ तपाईँले एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि हामीलाई एकैसाथ सुनिरहनु भएको हुनुपर्छ अहिले तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता प्रत्येक मानवलाई बिउजाउनु छ झुपडी र टहराबाट प्रत्येक मानवलाई बिउजाउनु छ झुपडी र टहराबाट जोस चाँगर के हो भनेर सिकाउनु छ छहराबाट बिर्सेको छैन पुर्खाको बलिदान नेपाली मनले अझै शान्तिको बिगुल फुक्नु छ छिटै नै नयाँ तरहराबाट शान्तिको बिगुल फुक्नु छ छिटै नै नयाँ तरहराबाट यो मुक्तक मुक्तकार दीक्षा भण्डारीजीको गुल्मी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ मसँग दीक्षा भण्डारीजीको नै अर्को एउटा मुक्तक रहेको छ आजको कार्यक्रम मुक्तक मालामा मैले उहाँकै दुई मुक्तक रपहरू कार्यक्रमको सुरुवातमा लिन चाहिँ दुई दिने छोलाको चाला देखेर अकमक्क छु म दुई दिने चोलाको चाला देखेर अकमक्क छु म सुनामी चाहिँ आउने पलहरू देखेर छक्क छु म पछारोस् नियतिले कति नै लाग्ला र चोट पनि भाग्यमा भए जति नै त पाउँला निर्तक्क छु म भाग्यमा भए जति नै त पाउँला निर्तक्क छु म हो यो मुक्तक दीक्षा भण्डारीजीको गुल्मी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ पहिलोपटक मैले दीक्षा भण्डारीजीको मुक्त कार्यक्रममा लिएँ उहाँकै यिनै दुई मुक्त सँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यो वसाइमा पनि तपाईँहरूले नै पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खरबहरू उहाँसँग छन् तपाईँले Muktak Mala at the rate Gmail dot कममा मुक्तक मेल गर्नुभएको छ अनि त्यस्तै गरेर मुक्तक मालाको फेसबुक पेजमा मुक्तक पोस्ट गर्नुभएको छ धेरै मुक्तक हामीलाई प्राप्त भएको छ निर्धारित समयमा म कति सक्छु मुक्तक राख्न आलो पालो जोड्दै जानेछु यो हप्ता तपाईँको मुक्त कार्यक्रममा मैले हटाउन सकिनँ भने श्रोता अर्को साता पक्कै बोल्नेछु हामी सँगै रहनुहोला रेडियो भिजन सुन्दै गर्नुहोला मुक्तक मालालाई यसरी नै माया गरिरहनुहोला कार्यक्रममा ढिला नगरी अब भने म मुक्तक नै जोड्छु कार्यक्रममा हुँदैन हाम्रो देशमा हुँदैन यार हुँदैन हुँदैन हाम्रो देशमा हुँदैन यार हुँदैन अरूको राष्ट्रमा जस्तो बारम्बार हुँदैन भन्ने समय कहिले आउला नेपालीको नेपालमा अबदेखि भ्रष्टाचार हुँदैन नेपालमा अबदेखि भ्रष्टाचार हुँदैन हो यो मुक्तक सुखराज लिम्बोजीको पथरी शनिसरे दस मोरङ उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ सुखराज लिम्बू बडो फुर्तिलो मुक्तक उहाँले लेखेर पठाउनुभयो पहिलोपटक हुनुपर्छ कार्यक्रम मुक्तकमालामा उहाँ पनि आज जोडिनु भएको अर्को मुक्तक श्रोता म लिइहाल्छु मसँग मुक्तक छ नवराज इटनीजीको हामी एकअर्काको बीचमा धेरै प्यार हुनुपर्छ हामी एकअर्काको बीचमा धेरै प्यार हुनुपर्छ राम्रो कुरा स्वीकार नराम्रो अस्वीकार हुनुपर्छ बुबा जातीय र खानदानी चाहिन्छ भन्नुहुन्छ म चाहन्छु मेरो मान्छेको राम्रो व्यवहार हुनुपर्छ म चाहन्छु मेरो मान्छेको राम्रो व्यवहार हुनुपर्छ नवराज इटनीजीको यो मुक्तक ज्वालामुखी साथ दादिङ उहाँको घर हो अर्को मुक्तक म लिँदैछु श्रोता मसँग मुक्तक छ अस्मित थापाजीको बसेको थिएँ भगवान्लाई पुकारी पागलखानामा बसेको थिएँ भगवान्लाई पुकारी पागलखानामा सुने सम्मानको कुरा भएँ आभारी पागलखानामा मलाई पागल बनाइजाने आफै पागल भएको छ अरे अब हाम्रो मिलन हुन्छ बिस्तारी पागलखानामा अब हाम्रो मिलन हुन्छ बिस्तारी पागलखानामा ओहो हो यो मुक्तक अस्मित थापाजीको मेलुङ गाउँपालिका दुई दोलाखा उहाँको घर हो हाल ओमानमा हुनुहुन्छ मुक्तक निकै रसिलो निकै मिठो लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालामा श्रोता अब भने हामी पहिलो गीत सुन्नेछौँ गोमा ओझाजीको मुक्तक मसँग रहेको छ झापा उहाँको घर हो उहाँको पनि म पहिलोपटक मुक्तक आज वाचन गर्दैछु गोमा ओझाजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक कोसेली तपाईँलाई श्रोता सारङ्गीमा रेटिएका सुमधुर भाकामा सारङ्गीमा रेटिएका सुमधुर भाकामा गुन्जाउनु छ लोकलय वनपाखामा यही जन्मभूमिमा पसिना सिन्चिएर टिप्नु छ मोती मैले डाँडा पाखामा टिप्नु छ मोती मैले डाँडा पाखामा यो देश ठुलो मत त यही देशको ठुलो कम छैन मेरो देश ओ भन्छ सानो यो त कै सानो कम छैन मेरो देश छ सानो यो त संसारकै छानो कम छैन मेरो देह सृष्टि कम छैन मेरो मुक्त मुक्तकार गोमा मुक्त मुक्तकरपहरूसँगै तपाईँले यो गीत सुन्नुभयो श्रोता कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ तपाईँहरू रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्च सुनिरहनु भएको छ आजको यो वसैमा म तपाईँहरूले पठाउनुभएका मुक्त मुक्तकरपहरू आलो फालो वाचन गरिरहेको छु देख्दा पनि पर्छु छक्क बच्चा जस्तै गर्छौ देख्दा पनि पर्छु सक्क बच्चा जस्तै गर्छौ निर्णय लिन्छौ निर्धक्क बच्चा जस्तै गर्छौ सानो सानो कुरामा पनि झगडा गरिहाल्ने हुँदा पनि परिपक्क बच्चा जस्तै गर्छौ हुँदा पनि परिपक्क बच्चा जस्तै गर्छौ यो मुक्तक ईश्वरी ढकालजीको श्रोता गुल्मी उहाँको घर हो हाल उहाँ बुटवालमा हुनुहुन्छ ईश्वरी ढकालजी पनि हुनुपर्छ पहिलो पटक नै हाम्रो कार्यक्रममा जोडिनु भएको कार्यक्रममा म अर्को मुक्तक लिइहाल्छु मसँग मुक्तक छ राजकुमार सरगम रोमियोजीको अबिरको वर्षा नगराउ पत्थरमाथि अबिरको वर्षा नगराउ पत्थरमाथि पुज्दैन निको हुन्न घाउ पत्थरमाथि भोलि त्यही पत्थरले पुर्छ तिमीलाई बो यार फुल नचढाउ पत्थरमाथि बो यार फुल नचढाउ पत्थरमाथि राजकुमार सरगम रोमियोजी खोटाङका मुक्तकार हाल उहाँ काठमाडौँमा हुनुहुन्छ उहाँ भने आउँदै गर्नुहुन्छ यसरी नै हामीहरू समक्ष मिठो माया बोकेर अर्को मुक्तक छ मसँग मोहन सिंह हर्ती मगर्जीको श्रोता आरती जगाई साँझ बिहान पूजा गरेर आरती जगाई साँझ बिहान पूजा गरेर गरिकन दिनहौ पञ्च स्नान पूजा गरेर कति पुण्य कमायो खै यति सोध्नु छ मन्दिर पुगी ढुङ्गे भगवान पूजा गरेर मन्दिर पुगी ढुङ्गे भगवान पूजा गरेर मोहन सिंह सिंहर्ती मगर्जी बागचोर नगरपालिका दुई थारमारे सल्यानका मुक्तकार हामीलाई नियमित रूपमा सुन्दै प्रतिक्रिया बाँड्दै मुक्तक पठाउँदै मिठो माया गर्ने मुक्तकार अर्को मुक्तक मसँग छ श्रोता देवेन्द्र बुढाथोकी दर्पण दङ्गालीजीको भोलि आफ्नै जिन्दगी भार लाग्छ मलाई आज भोलि आफ्नै जिन्दगी भार लाग्छ मलाई पूर्व पश्चिम चारै दिशा अन्धकार लाग्छ मलाई सोचोपनको कदर छैन पसिनाको कुनै मूल्य भ्रष्टाचार र दलालहरूकै संसार लाग्छ मलाई भ्रष्टाचार र दलालहरूकै संसार लाग्छ मलाई देवेन्द्र बुढाथोकी दर्पण दङ्गालीजी घोराई दाङका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष अर्को मुक्तक समूहसँग सौगात रिजालजीको उनी सामु कमजोर बनियो खुसी बनाउन उनी सामु कमजोर बनियो खुसी बनाउन चाहना केवल एउटै थियो खुसी बनाउन अझै पनि कति माया गर्छौ भनी सोध्छौ जे जे भन्यो त्यही गरियो खुसी बनाउन जे जे भन्यो त्यही गरियो खुसी बनाउन कति गाह्रो त है खुसी बनाउन कसैलाई सौगात रिचालसी भूमिस्थान छ सिमले धादिङका मुक्तकार हाल उहाँ नवलपरासीमा हुनुहुन्छ अब भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मुना राणाजीको मुक्तक मसँग रहेको छ धादिङ उहाँको घर हो मुना राणाजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता यो रातलाई केही चुनौती दिएर निधाउनु छ यो रातलाई केही चुनौती दिएर निधाउनु छ साथै तिम्रा यादहरूलाई लिएर निधाउनु छ तैपनि दुई परेलाको मिलन हुन सकेन भने बलशक्ति थोरै मदिरा पिएर निधाउनु छ बलजप्ती थोरै मदिरा पिएर निधाउनु छ न शराब भन्दा भन्दै पिउने भएछु न शराब भन्दा भन्दै पिउने भएछु साथी यसलाई बनाएर साथी यसलाई बनाएर जिना शराब भन्दा भन्दै पिउने थोरै भन्दा भन्दै मान उनको राख्न थोरै थोरै भन्दा भन्दै मान उनको राख्न लै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 तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिइरहेको छु कार्यक्रममा ढिला नगरिकन म मुक्तक नै लिन्छु ल सम्हाल्दा सम्हाल्दै खै कसरी झर्छन् सम्हाल्दा सम्हाल्दै खै कसरी झर्छन् झर्न पनि सिरानी भिज्ने गरी झर्छन् परदेशबाट वृद्ध आमालाई सम्झिँदा यी आँखाबाट आँसु घरि घरी चर्छन् यी आँखाबाट आँसु घरी घरी चर्छन् ओहो यो मार्मिक मुक्तक मुक्तकार केशव साईजीको दैलेख उहाँको घर हो केशव साईजी बडो मिठो बडो चुस्किलो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ हामीहरू समक्ष यसै गरेर अर्को मुक्तक मसँग छ म मुक्तक लिन्छु प्रभा अर्यालजीको यहाँ कुदृष्टिले हेर्नेहरू छन् जोगिएर हिँड्नु यहाँ कुदृष्टिले हेर्नेहरू छन् जोगिएर हिँड्नु पासो लगाई बेर्नेहरू छन् जोगिएर हिँड्नु आफ्नो क्षणिक चाहना पूरा गर्न नारीको अस्मिता लुट्न खेर्नेहरू छन् जोगिएर हिँड्नु अस्मिता लुट्न खेर्नेहरू छन् जोगिएर हिँड्नु यो सुन्दर मुक्तक प्रभा अर्यालजीको थाहा नगरपालिका मकवानपुर उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ पहिलो पटकको लागि प्रभा अर्यालजी हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ राजेन्द्र नकालजीको श्रोता आज उसले आँसु धारा बगाएर रुँदै रुँदै भनेको छ आज उसले आँसु धारा बगाएर रुँदै रुँदै भनेको छ मन्दिरमा राखिएको निर्जीव ढुङ्गा छुँदै भनेको छ कि मलाई सुखसँग जिउन दे कि त मारिदे भगवान् संसारबाट हार खाएर होला निराश हुँदै भनेको छ संसारबाट हार खाएर होला निराश हुँदै भनेको छ यो मुक्तक राजेन्द्र नकालजीको सानुबेरी गाउँपालिका रुकुम पश्चिम उहाँको घर हो राजेन्द्र नकालजीका मुक्तकरपहरूसँगै श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मनिषा राई कार्कीजीको राम्रो काम गरे पनि कुनै ठुलो जस चाहिँदैन राम्रो काम गरे पनि कुनै ठुलो जस चाहिँदैन उचाल्ने र पछार्ने त्यस्तो कुनै बहस चाहिँदैन तीन सय चौसठी दिन दलाएर राख्छौ चौघेरामा त्यसैले मलाई एक दिने नारी दिवस चाहिँदैन त्यसैले मलाई एक दिने नारी दिवस चाहिँदैन मनिषा राई कार्केजीको यो मुक्तक मुक्तकमा यसरी व्यङ्ग्य उहाँले प्रहार गरिरहनु हुँदा आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ निकै मिठो मुक्तक उहाँले लेखेर पठाउनुभयो अर्को मुक्तक छ श्रोता मसँग मोहन बाग प्रवासी मनोजीको गर्छन् भनी नेताले विकास हामी हेरेर बस्छौ गर्छन् भनी नेताले विकास हामी हेरेर बस्छौँ खोस्ता गरिबको घाँसबास हामी हेरेर बस्छौँ नियम कानून नै हातमा लिएर बेचेर खानेलाई खुवाउनु पर्ने हो बाँधेर घाँस हामी हेरेर बस्छौँ खुवाउनु पर्ने हो बाँधेर घाँस हामी हेरेर बस्छौँ ओहो बाग प्रवासी मनोजी बुङ्गल नगरपालिका दस उहाँको घर हाल भने उहाँ भारत बेङ्गलोर कर्नाटकामा हुनुहुन्छ मुक्तकमा व्यङ्ग्य उहाँको पनि अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ विनोद छेत्रीजीको मुक्तक मसँग रहेको छ धनकुटा उहाँको घर हो विनोदय छेत्रीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता हृदयको बगैँचामा तिमी फुल्यौ भने हृदयको बगैँचामा तिमी फुल्यौ भने मेरै लागि संसारलाई भुल्यौ भने म पनि त तिम्रै लागि बाँचिदिउँला सधैँ मेरो यो जीवनमा झुल्यौ भने सधैँ मेरो यो जीवनमा झुल्यौ भने किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि सोटिनी यो सोटालाई माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते ए हजुर दर्शन नमस्ते ए हजुर दर्शन नमस्ते हो दर्शन हो दर्शन हा दर्शन हो दर्शन दर्शन नमस्ते दर्शन खाउनकै लागि बोल्ने भाका उनकै हेर्ने आँखा उनकै लागि बोल्ने भाका उनकै मनमुटु माया पनि अब भयो उनकै मनमुटु माया पनि अब भयो उनकै इन्द्रणीको खोराङ्गनी ज्योति दिन्छु जुनकै ज्योति दिन्छु जुनकै दर्शन हो ओ हो दर्शन हो आ दर्शन हो ओ दर्शन दर्शन नमस्ते दर्शन नमस्ते म त उनको लागि छुट्टै एउटा नयाँ स्वर्ग किन्थे उनले हाँसी हाँसी दिएको त्यो दिलको माया लिन्थे मागेदेखि जानै दिन्छु मन उनकै पछि पछि भाग्छ किन यति धेरै माया लाग्छ नि किन यति धेरै माया लाग्छ नि ह सोल्छिनी यो सोल्छलाई यो माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते माया पनि बढ्छ आस्ते आस्ते जीवन पनि चल्छ आस्ते हजुर दर्शन नमस्ते ए हजुर दर्शन विनोद छेत्रीजीको मुक्तक मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो श्रोता रेडियोभिजन एकानब्बे दशमलव छ मेगा तपाईँ सुनिरहनु भएको छ मुक्तक मालामा हुनुहुन्छ अहिले तपाईँहरू अनि आजको यो वसाइमा म तपाईँहरूकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु जब सुन्दर रूपको आकर्षण प्रचुर भइदिन्छ जब सुन्दर रूपको आकर्षण प्रचुर भइदिन्छ तिलको ढोका खोल्न हर कोही आतुर भइदिन्छ अनि बानी सोच विचार मन पर्दैन बुझ्दै जाँदा अनि कुरूप लाग्न थाल्छ सम्बन्ध नै झुर भइदिन्छ अनि कुरूप लाग्न थाल्छ सम्बन्ध नै झुर भइदिन्छ हो है सञ्जय किमरेजीको यो मुक्तक पाणिनी गाउँपालिका मैदान अर्घखाँची उहाँको घर हो हाल उहाँ कोरियामा हुनुहुन्छ सञ्जय किमरेजीको मुक्तकसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ गोप विक्रमजीको लोप पाप र ईर्ष्याहरूले कहिले पनि जलिन म लोभ पाप र ईर्ष्याहरूले कहिले पनि जलिन म आँट विश्वास प्रशस्तै छ कायरताले ढलिन म फेरि किन जिस्काइरहन्छौ उचालेर मस्काइरहन्छौ अर्को काँधमा आडली तिमी जस्तो चलिन म अरूको काँधमा आडली तिमी जस्तो चलिन म गोम विक्रमजी कल्लाबारी पाल्पा उहाँको घर हो पहिलोपटक कार्यक्रम मुक्तक मालामा उहाँले यसरी मुक्तक पठाउनुभयो आउनुभयो अर्को मुक्तक मसँग छ श्रोता भावुक दिनेश कुमार थापाजीको छानी छानी युवा जति खाडी पठाएर छानी छानी युवा जति खाडी पठाएर बिग्रेको छ देशको मती खाडी पठाएर केही हिसाब छ भने सुनाइदिन सरकार रेमिटेन्स त्यो हुन्छ कति खाडी पठाएर रेमिटेन्स त्यो हुन्छ कति खाडी पठाएर परदेशको पीडा बाध्यता मुक्तकमा भावुक दिनेश कुमार थापाजीले यसरी राख्नुभयो वैरवी गाउँपालिका रावतकोट दुई दैलेख उहाँको घर हो हाल उहाँ साउदी अरबमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता विष्णु बिराई श्रेष्ठजीको खै यो मनमा केले छुन्छ छुन्छ निदाउनै सक्दिन खै यो मनमा केले छुन्छ छुन्छ निधाउनै सक्दिन किन किन साह्रै छटपटी हुन्छ निधाउनै सक्दिन आमा रुँदै भन्नुहुन्छ बाबु छिट्टै घर आइस हर रात सपनीमा देश रुन्छ निधाउनै सक्दिन हर रात सपनीमा देश रुन्छ निधाउनै सक्दिन आहा यो मार्मिक मुक्तक विष्णु बिराई श्रेष्ठजीको गागल भदौरे एक धुलेबेसी रामेछाप उहाँको घर हो हाल उहाँ कोटेश्वर काठमाडौँमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ प्रकाश मगर वियोगीजीको श्रोता मैले गर्दा स्वच्छ माया कृतक छेउ मैले गर्दा स्वच्छ माया कृतक छेउ उसले गर्दा झुटो माया व्यापक छेउ कारण छोड्यौ भन्ने खबर छैन केही सजाउँदा यो हृदयमाझ नाटक सेउ सजाउँदा यो हृदयमाझ नाटक सेउ प्रकाश मगर वियोगीजी धेरै समय पश्चात कार्यक्रममा यसरी आउनुभयो आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनुभयो अब अनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग अक्सन आशिजीको मुक्तक रहेको छ सल्यान उहाँको घर हो अक्सन आशिजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता फुलेको कपाल चाउरिएका गाला देखाउँदै रुन्छिन् फुलेको कपाल चाउरिएका गाला देखाउँदै रुन्छिन् खोइ कसले चलाइदिला र कोदाला देखाउँदै रुन्छिन् आमालाई गाउँमा एक्लै छाडेर म सहर आएदेखि हातमा ठेला फुटेका पैताला देखाउँदै रुन्छिन् हातमा ठेला फुटेका पैताला देखाउँदै रुन्छिन् आमा रुँदै गाउँ बेसी बेलैमा छोरो रोँदै गोरखपुर रेलैमा आज आउला भोलि आउला वर्ष बिति गयो छोरो पर्खी बस्दा बस्दै आदि बुढा बाबु वचनबाट तिमीलाई बोलाउँदैछन् दाजुभाइ दिदी बहिनी तिमीलाई पर्खिरहेछन् छोरा फर्कन अब त बुढा बाबा आमालाई सम्झेर डाँडा पाखा पँधेराले तिम्रै बाटो हेर्छन् इन्द्रजान परिवार सन्ची भएका छन् डाफे मुनाल कोइली सरी नौलो भाका फेर्छन् तिम्रै तिर्ले दिन प्रतिदिन सुन्दै गएका छन् बाबु फर्कन अब त मातृभूमि अनि घरबारी सम्झे तिम्रा बाबु पनि रोगले पीडित भए दिन रात रुँदा रुँदै आँसु सुँदै गए घरबारी गोठ पनि पहिराले लग्यो दैव पनि हामीलाई मात्रै लागे जस्तै ए बाबु फर्क है अब त तिम्रै मुख हेर्नलाई बाँकी छ आमा रुँदै सिमेलैमा छोरो रुँदै अक्सन आशिजीका मुक्तक यो मनसुने गीत तपाईँले सुन्नुभयो मनसुने मुक्तकसँगै कार्यक्रम मुक्तक माला श्रोता तपाईँ रेडियो भिजनमा सुनिरहनु भएको छ आज भने कार्यक्रमको निर्धारित समय सकिन लागेको सङ्केत म पाइरहेको छु कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न मन भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा मुक्तक मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक पठाउन सक्नुहुन्छ सँगसँगै प्रतिक्रिया बाँड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्झँदै कार्यक्रमबाट आज भने म मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शुभरात्रि जय मुक्ता